सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सम्झना अब अर्पण स्थानीय समाचार विस्तारमा चितुनको शक्ति खोरका उपभोक्ताहरूले उदयपुर सामुदायिक वन उपभोक्ता समूह फुटाएर नयाँ वन समिति गठन गरेका छन् उदयपुर वनले शक्ति खोरका उपभोक्ताहरूलाई विभेद गरेकाले बाध्य भएर नयाँ वन समिति गठन गर्नु परेको उनीहरूले बताएका छन् सामुदायिक वनको विधान अनुसारै तेत्तीस प्रतिशत हिस्सा पाउनुपर्ने मागसहित उनीहरूले हिजो नयाँ समिति घोषणा गरेका हुन् जिल्लामा सार्वजनिक सार्वजनिक कार्यक्रम नै गरेर यसरी सामुदायिक वन फुटेको यो पहिलो हो उनीहरूले समितिको कार्यालयमा आदिवासी जनजातिको पहुँच नपुगेको सेवा सुविधामा भेदभाव गरिएको विकासका कार्यक्रमहरू शक्तिखोरमा नजाने गरेको लगायतको कारण फुटाउनु परेको दावी गरेका छन् शक्तिखोरको वडा नम्बर चार सात आठ र नौका आठ सय आठ उपभोक्ता फुटेर अलगिएका छन् उदयपुर वनमा चार हजार बढी उपभोक्ता रहेका थिए पूर्वी चितवनको शक्तिखोर स्थित चिसापानीमा हिजो पत्रकार सम्मेलनको आयोजना गरी असन्तुष्ट उपभोक्ताहरूले इच्छा कामना सामुदायिक वन उपभोक्ता समूह गठन गरेको जानकारी दिएका छन् स्थानीय युवाहरूले रत्नगर तीनमा रहेको लौरी घोल तालको हिजो सरसफाई गरेका छन् न्यू सेन्चुरी युवा क्लबको अगुवाईमा तालको करिब दस कट्ठा क्षेत्रफल सरसफाई गरिएको हो युवाहरूले तालमा रहेको करकोलो जलकुम्बी र कराते झाड निकालेर फालेको क्लबका अध्यक्ष सूर्यमान तमाङले जानकारी दिनुभयो सिमसा र जमिनमुनिबाट फुमोल फुट्ने भएकाले लौरी घोल रत्नगरको ऐतिहासिक महत्व बोकेको क्षेत्र हो धार्मिक पर्यटनको सम्भावना रहेको सो क्षेत्रमा रहेको ताल संरक्षणको अभावले वर्षौंदेखि अलपत्रमा परेको थियो ताल सरसफाई गरेर लौरे घोलको महत्व र तालको मूल सुक्न नदिन युवाहरूले सरसफाई गरेको स्थानीय समाजसेवी शेषनाथ अधिकारीले जानकारी दिनुभयो लौरे घोलको संरक्षणको लागि रत्नगर नगरपालिकाले बजेट छुट्याउने गरेको भए पनि लामो समयसम्म ताल सरसफाई हुन नसकेको उहाँले बताउनुभयो तीन बेगाहा भन्दा बढी क्षेत्रफलमा फैलेको सो क्षेत्र परापूर्व कालमा विष्णु भगवानले पालेका गाईहरूलाई पानी खुवाउने ठाउँ रहेको किंवदन्ती रहँदै आएको छ वर्षायामसँगै तराईका जिल्लाहरूमा बिरामीको संख्या बढ़न थालेको छ चितवनमा बिरामीको चापको कारण अस्पतालहरूमा ठाउँ नभएपछि भुइँमा नै राखेर उपचार भइरहेको छ थप जानकारी सहित सहकर्मी ध्रुवराज खनाल चितवनको भरतपुर सरकारी अस्पतालमा बिरामीको चापका कारण भुइँमै राखेर उपचार पर्ने बाध्यता भएको छ अस्पतालमा वार्डको क्षमता भन्दा बढी बिरामीहरू आएपछि उनीहरूको भुइँमै राखेर उपचार गराउन बाध्य भएको अस्पतालले जनाएको छ पानी परेको बेला बिरामीको संख्या कम हुने र पानी नपरेको बेला बिरामीको चाप अत्याधिक हुने अस्पतालका फिजिसियन डाक्टर भोजराज अधिकारीले बताउनुभयो दैनिक पच्चिस जनासम्मलाई डिस्चार्ज गर्दा पनि ठाउँको अभाव रहेको अस्पतालका फिजिसियन डाक्टर अधिकारीको भनाइ छ यो पानी पर्नेको अगाडि र पछाडि बिचको टाइममा अन्य बिरामीहरूमा ओपिडीमा आएर बिरामी चेक गराउनेहरूको संख्या अत्याधिक भएको पाइयो यसमा ओपिडीमा देखाएर जाने बिरामीहरू लगभग एक तिहाई बिरामीहरू तिसदेखि तेत्तिस पर्सेन्टको संख्यामा बिरामीहरू भाइरल ज्वरोको संक्रमण लिएर विशेष गरी चर्को ज्वरो आउने ज्यान गल्ने आलस्य हुने गोडाहरू दुख्ने नाकबाट पानी बग्ने र अहिले अलिकति फरक प्रकृति भनेको केही बिरामीहरू एक दुई दिनसम्म चाहिँ डायरिया भएर आउने पातलो दिशा भएर आउने अथवा चक्कर लागेर पनि केही मानिसहरू आउने भाइरसले कानमा असर गर्ने गरेकोले यस्तो भएको पाइएको छ तर त्यसको कारणले गर्दा लगभग हस्पिटलको बेड सङ्ख्याहरू अकुपेन्सीहरू पूर्ण रूपमा बेडहरू चाहिँ बिरामीहरूले चाहिँ ढाकिएको छ र लगभग दिनमा बिसदेखि पच्चिसजनासम्मको डिस्चार्ज गर्दा पनि बिरामीहरू चाहिँ फेरि भोलिपल्ट उत्तिकै सङ्ख्यामा चाहिँ भरिएको अवस्था छ तत्काल ज्वरो आउँदा र धेरैजसो बिरामीहरू अस्पताल आउने गरेको अधिकारीले बताउनुभयो चितवनमा उच्च ज्वरो र डेङ्गुले अघिल्ला वर्षहरूमा प्रकोपको रूप लिएको थियो तर अहिले त्यस्तो अवस्था नरहेको अस्पतालले जनाएको छ फिजिसियन डाक्टर अधिकारीका अनुसार अस्पतालमा उपचारका लागि आएका बिरामीहरूको अवस्था सामान्य रहेको छ भाइरल ज्वरो टाइफाइड आउँ जस्ता बिरामीको संख्या तेत्तिस प्रतिशत रहेको छ गर्मीको समय र पानी पर्ने रोकिने भइरहेकाले समस्या आउने भएकाले खानपानमा विशेष ध्यान दिन अधिकारीको सुझाव छ भाइरल ज्वरो विगतको वर्षहरू जस्तै भए तापनि लिन अलिकति फरक या एउटै प्रकारको भए पनि लिन पर्ने होसियारी भने एउटै हो व्यक्तिगत रूपमा आफूले खानपानमा बढी ध्यान दिने काँचो कचिलो चिजहरू नखाने रोड साइडको खानेकुराहरू नखाने धेरै घुलमिल गरेर व्यक्तिहरू सँगसँगै नहिँड्ने कुनै एउटालाई चाहिँ त्यस्तो भाइरलको ज्वरोको लक्षण चाहिँ देखियो भने अरूले जोगिनको लागि चाहिँ रुमालहरूको प्रयोग गर्ने सिधा सम्पर्कमा नबस्ने र भाइरलको ज्वरोको चाहिँ खतराको लक्षणहरू चिन्ने जस्तै चर्को ज्वरो आउनु अत्यन्तै चर्को टाउको दुख्नु बान्धा हुनु होसको लेभल अचानक परिवर्तन भएर बेहोसीतिर जान खोज्नु कम्पन आउनु आदि यस्ता लक्षणहरू भए चाहिँ तुरन्त चिक जान चाहिँ मेरो सल्लाह छ बाँकी समाचार किशोर अवस्थाका लागि प्रजन स्वास्थ्यबारे निरन्तर जानकारी गराउनु पर्ने एक कार्यक्रमका वक्ताहरूले बताएका छन् किशोर अवस्थामा शरीरका अन्य अङ्गसँगै प्रजन अङ्गहरूमा पनि वृद्धि विकास हुने भएकाले प्रजन स्वास्थ्यको बारेमा जानकारी नहुँदा मानसिक रूपमा असर पर्ने गरेको उनीहरूको रहेको छ सुनौलो भविष्य नेपालको आयोजनामा गैणाकोटमा भएको प्रजन स्वास्थ्य अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा बोल्ने वक्ताहरूले प्रजन स्वास्थ्यकै बारेमा जानकारी नहुँदा बलात्कारको घटना बढ़ेको बताएका छन् किशोर अवस्थामा हुने शारीरिक परिवर्तनसँगै मानसिक परिवर्तनलाई पनि आत्मसात गर्न सक्नुपर्ने सुनौलो भविष्य नेपाल नारायणगढ़का शाखा प्रबन्धक ईश्वर गिरीले बताउनुभयो कार्यक्रमले किशोर अवस्थामा हुने शारीरिक परिवर्तनको बारेमा ज्ञान नहुँदा भोग्नु परेको मानसिक पीड़ाको अन्त्य हुने सहभागीको भनाइरहेको छ कार्यक्रममा पच्चीसजना किशोर अवस्थाका विद्यार्थीहरू सहभागी थिए देवसुली अर्ग्यानिक फर्मले नेपालमा नै पहिलो पटक अर्ग्यानिक सहित अन्य उत्पादन गर्ने गरेको दावी गरेको छ विगत एक वर्षदेखि पन्ध्र बिघा जग्गामा फलफूल तरकारी सहित अर्ग्यानिक दाना खुवाई गाई पालन गरिएको फर्मले जनाएको छ गाईले खाने दाना अर्ग्यानिक भएको खण्डमा मात्रै अर्ग्यानिक दुध दिने भएकोले जंगली घाँस र अर्ग्यानिक दाना खुवाई अर्ग्यानिक दूध उत्पादन गर्ने गरेको फर्मका प्रोप्राइटर लोकमणि पौडेलले बताउनुभयो अर्ग्यानिक केमिस्ट्रीमा मास्टर तथा बीस वर्ष लामो पत्रकारिता गर्नुभएका पौडेलले अर्ग्यानिक स्वास्थ्य खाद्य वस्तु उत्पादन गरी सेवा गर्ने मनसाईले अर्ग्यानिक दूध उत्पादन अभियानमा संलग्न भएको बताउनुभयो नवरासी देवचुन स्थित मुन्टेमा रहेको उक्त फर्ममा हाल तेह्रवटा गाई पालिएको छ सो गाईबाट दैनिक तीस लिटर अर्ग्यानिक दूध उत्पादन हुने उहाँले जानकारी दिनुभयो बजारमा विषाक्त दूधको बिक्री वितरण व्याप्त भएको कारण उपभोक्ताहरूको स्वास्थ्यमा प्रत्यक्ष असर परेको अवस्थामा सेवाभावले अभियान शुरू गरेको उहाँको भनाइ छ चेतनाको अभावमा अर्ग्यानिक दूधले उचित बजार नपाएको भए पनि उपभोक्ताले निकट भविष्यमा नै यसको महत्व बुझेर यसको व्यावसायिक उत्पादन शुरू हुने प्रोफराइटर पौडीले विश्वास व्यक्त गर्नुभयो फर्मले हाल नारायणगढ़को लान्सोकबाट दुग्ध पदार्थ तथा अन्य खाद्य वस्तु बिक्री गर्दै आएको छ चितवनको कला र संस्कृति पहिचान गर्ने उद्देश्यले आयोजना गरेको मेसेरोमा चितवन दुई हजार तेह्रको प्रशिक्षण हिजोदेखि नारायणगढ़मा शुरू भएको छ आयोजक मञ्चरी ग्रुपले हिजो नारायणगढ़मा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो गएको सार सोह्र गतिबाट आवेदन फारम खुल्ला गरेको मेसेरोमा चितवन दुई हजार तेह्रको अधिवेशन साउन एक र आठ गते गरी दुई दुईपट गरिएको थियो कुल एक सय साठी जना आवेदन दिएका युवतीहरूबाट जम्मा पैंतिसजना युवतीलाई अन्तिम प्रतियोगिताको छनौट गरेको मन्सरी ग्रुपका जेनरल म्यानेजर आभा सुनारले बताउनुभयो हिजोदेखि शुरू भएको प्रशिक्षण एक महिनासम्म चल्ने र अन्तिम प्रतियोगिता भाद्र दश गते भरतपुरमा गर्ने आयोजकले जनाएको छ मेसेरोमा चितवन दुई हजार तेह्रको ताजका लागि छनौट भएका पैंतिसजना प्रतियोगीहरूलाई विशाल आले मगरले प्रशिक्षण दिँदै हुनुहुन्छ रत्नगर एक बकुलरमा रहेको अनाथ बाल बालिका संरक्षण तथा आवास केन्द्र सहाराको घरमा आश्रित बालिकाहरूलाई खाद्यान्न तथा पाठ्य सामग्री वितरण गरिएको छ रोटरी क्लब अफ चितौन र क्लब अफ चितवनले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरी सो सामग्री वितरण गरेको हो क्लबले दुई बोरा चामल दस किलो दाल र एक कार्टन तेल पाठ्य सामग्री सहाराको घरमा आश्रित बाल बालिकाहरूलाई हस्तान्तरण गरेको थियो कार्यक्रमको अवसर पारि संस्थाका सल्लाहकार तथा रामपुर कृषि क्याम्पसका उप प्राध्यापक डाक्टर होमबहादुर बस्नेतले चार क्रेट अन्डा तथा समाजसेवी सीता सुवेदीले शैक्षिक सामग्री तथा बाल बालिकाहरूलाई खाजा स्वस्थ निर्देशक प्रेम अम्गाई तथा संस्थाका दक्ष स्वस्तिका तिवारी कुसुमलाई हस्तान्तरण गरेकी थिइन् साथै तरकारी खरिदका लागि नारायणघाटकी योगिता पियाले एक हजार नगद सहयोग गरेकी थिइन् अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा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 इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार